कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश साइमीको हार्दिक शुभकामना र स्वागत आजको यो एक सय चौवालिसौं सांगीतिक श्रृंखलामा समस्त नेपालीहरूमा आज तुलसी रोप्ने एकादशीको शुभकामना हरियो भन्नु सुरती पत्र पहिलो सुरती परन्तुसम्म नलाउने भए के लाउनु पिरती हाय मेरो परदेशी प्रितम जानुभयो यो सुरती पत्रकै सम्झनामा नेपाली जगतकी प्रथम रेकर्डेड गायिका मेलवा देवीले गाएको यो गीतसँगै आजको यो अङ्क शुभारम्भ गर्दछौं परदेश परदेशी प्रितम छाडेर जानु हरिशयनी एकादशीको सम्झनामा र शुभकामनाका क्रममा नेपाली जगतकी प्रथम गायिका मेलवादेवी मानन्दरको आजभन्दा बयासी वर्ष अगाडि रेकर्ड भएको यो पहिलो रेकर्डेड नेपाली महिलाको स्वर हरियो भन्नु सुरती पत्र पहिलो सुरती परन्तुसम्म नलाउने भए के लाउनु पिरती ज्ञानबहादुर लामिछाने गुरूङ र सप्तदेवी गुरूङकी जेठी छोरीका रूपमा मेलवा देवी गुरूङको जन्म विक्रम सम्बत उन्नाइस सय उनासाठी सालमा रूम्जाटारमा भएको थियो उनी सानैदेखि गीत गायनमा जागरूक थिइन् उनले पाँच वर्षदेखि नै गीत गाएर गाउँलेलाई छक्कै पारेकी थिइन् त्यसैले उनलाई राणाजीका समर्पण हेतु सप्तदेवी गुरूङले विक्रम सम्बत उन्नाइस सय पैंसाठीतिर काठमाण्डु ल्याएका थिए प्रधानमन्त्री चन्द्र शमशेरका दाखिला भएपछि मेलवादेवी गुरूङको सांगीतिक इतिहासको औपचारिकताको आरम्भ भयो नेपालको राणाकालीन दरबारमा तहलका मचाउने मेलवादेवीका यो प्रसंग उनकै सम्झनामा प्रकाशित मेलवादेवी सद्वार्षिकीबाट संग्रहण गरिएको हो भने उनका बारेमा डाक्टर स्वामी प्रपन्नाचार्य त्यसै गरी उनकी छोरी विमला दीक्षितले संगीत सरिता त्रैमासिक वर्ष एक अंक दुईमा लेखिएको यो लेखबाट साभार गरिएको छ मेलवा देवीले आज यो तुलसी रोप्ने दिनकै सम्झनामा गाएको गीत हुनुपर्छ यो यही गीतसँग आजको कार्यक्रम आरम्भ गर्यौं एक सय चौवालिसौं श्रृंखला आज सारङ्गी विशेषका रूपमा हुनेछ र यसभन्दा अगाडि आज जन्मदिन परेका नेपाली जातिका एक महान कवि अगमसिंह गिरीको पनि जन्मदिनको सम्झना गर्दै उनको रचनामा अम्बर गुरूङले गाएको यो पहिलो गीत अम्बर गुरूङकै संगीतमा Bhagavatam ربنا आजको एक सय चौवालिसौं सारङ्गी विशेषांकका लागि हाम्रो ट्वीटरमा हामीलाई आशिष खनालले मेन्शन गर्नुभएको छ दाजु आज सारंगी विशेष झलकमान गन्धर्वको तानसेन खसौली गीत नछुटाउनुहोला प्रतीक्षामा छु सुन्नलाई आतुर पनि भनेर लेख्नु भएको छ भने अमेरिका डेनबरबाट धना पौडेलले साइत परेका बारेमा चर्चा गर्नुभएको छ सुमन पौडेलले लेख्नु भएको छ झलकमानका बारेमा पक्कै जानकारी पाइने भयो आज भनेर त्यसै गरिकन संघर्ष छेत्रीले र अमृत रेग्मीले पनि कार्यक्रमका बारेमा टिप्पणी गर्नुभएको छ सारङ्गी नेपालको मौलिक बाजा भन्ने विषयमा पनि यहाँ एक मित्रले टिप्पणी गर्नुभएको छ सारङ्गी नेपालको मात्र होइन दक्षिण एशियाकै एउटा मौलिक बाजा हो यो भारतमा पनि प्रसिद्ध सारंगी वादक उस्ताद सुल्तान खानले यसलाई लोकप्रिय बनाएर उनले गजलमा विशेष गरेर गजलका बादशाह मेदी हसनको गजलमा पनि सारंगी बजाएर सहेद राग तयार पारेर इतिहास बनाएका छन् पाकिस्तानको ठूला ठूला मरूभूमिलाई हेरेर संगीत गरिएका पाकिस्तानका चर्चित गायक संगीतकारका गीतमा पनि सारंगीको प्रयोग भएको छ भने भारतमै पनि प्रसिद्ध गायक मुकेशले गाएका प्राय गीतहरूमा सारङ्गीको प्रभाव पाइन्छ आजको कार्यक्रममा हामी सारङ्गीका बारेमा विशेष चर्चा गर्नेछौ अस्तिको मंगलबार काठमाण्डुमा अरूण थापाको स्मृतिमा सम्पन्न सांगीतिक कार्यक्रममा डाक्टर लोचन रिजालले सारङ्गीमा एउटा गीत प्रस्तुत गरे जसलाई कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की र कार्यक्रमका उद्घोषक मुरारी सिगदेल त्यसै गरी कार्यक्रमका संयोजक सुभाष चन्द्र ढुङ्गेलले खुल्ला दिलले प्रशंसा गरे लोचन लोचन रिजालले प्रस्तुत गरेको त्यो सारङ्गी गीतमा प्राय धेरैजना मोहित भएको पाइयो नेपालमा सारङ्गी बाजाको अवस्था कस्तो छ सारङ्गीका गीतहरू कसरी बनेका छन् त्यसबारे विस्तृत चर्चा रहने नै छ तर यसभन्दा अगाडि कुमार सुब्बाले गाएको मनबहादुर मुखियाको शब्दको कर्मयुञ्जनको संगीतको यो सदावर्तकालीन कालजै सारङ्गी गीत सारङ्गीको तारले मेरो मनको गीत गाउँछ कुमार सुब्बाको स्वरमा रहेको यो गीतलाई आजको कार्यक्रमका निम्ति हिजै केशव बहादुर शाहजीले चयन गर्नुभएको थियो केशव बहादुर शाह जसको सम्झना गर्ने बित्तिकै मलाई गर्व लाग्छ यी तीनै व्यक्ति हुन् जसलाई शंकर लामी छानीले आफ्नो कृति गोदुली संसार उपहार स्वरूप दिएका थिए तर यिनको किताब करिब बीस वर्षसम्म हराएर भड्किरह्यो र कुनै दिन पुस्तक फेला पर्यो र यसरी शंकर लामिछानेकै पुस्तकका कारण केशव बहादुर शाहजीसँग भेट भयो तर पुस्तक शंकर लामिछानेको पुस्तक केशवबहादुर शाहजीको हात पर्दा शंकर लामिछाने बितेको पनि तीस वर्ष जस्ती भइसकेको थियो यो सम्झनालाई जोड्दै गर्दा केशवबहादुर शाहको चयनमा अर्को पनि एउटा गीत छ झलकमान गन्धर्वको स्वरमा आमैले सोध्लिन् नि खोइ छोरा भन्लन् भन्ने तर क्यासेट संस्कृति र सिडी संस्कृति विकास भएपछि नेपालमा सारङ्गीको अवस्था नाजुक भएर गएको छ र सारङ्गीको कुरा गर्दा दुई हजार बयालिस सालमा बाँकेको वनकटवा गाउँकी जयरूपा राणा मगरले आफ्नै पतिको हत्या गरिन् त्यही विषयमा उनले गीत गाएर चर्चा पाइन् गीतको सूचनाकै आधारमा प्रहरीले जयरूपालाई गिरफ्तार गरेर जेल हाल्यो सारङ्गीसँग जोडिएको एउटा पुरानो इतिहास थियो बासाठी त्रिसाठीको आन्दोलनमा पनि रूबिन गन्धर्वले सारंगीमा गाएका गीतहरूका कारण क्रान्तिलाई धेरै सहयोग मिल्यो तर रूबिन गन्धर्वलाई त्यसरी गीत गाउँदै हिँडेकोमा प्रहरले धेरै पटक पक्रिनु परेको थियो सारङ्गीका यी वेदनाहरू प्रशस्त छन् दुई हजार चालिस साल भाद्र छब्बीस गते बर्दिया जिल्लाको राजापुर बजार डुबानमा पर्दाको गीत सारङ्गीमा तयार पारिएको त्यो गीत निकै लोकप्रिय थियो छब्बीस गते गएको थियो सोमबारको दिन भेरी कर्णाली आयो होला उर्लिएर किन कति बगे गाई भैंसी कति छोरा छोरी कति बगे चाँचलाको अन्न बोराबोरी सारङ्गीसँग गाँसेका यी गीतहरूलाई सारङ्गी बजाउनेले मात्र गाउँदैनन् सारङ्गीमा संगीतबद्ध भएका गीतहरूमा पनि घन्किन्छन् वा सारङ्गीले बोक्ने यी पीड़ादायी गीतका बारेमा लामो इतिहास छ नेपालको संगीतमा नेपालको पाँचै विकास क्षेत्रमा गन्धर्वहरूको बसोबास रहेको पाइन्छ विक्रम सम्बत दुई हजार अन्ठाउन्न सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा पाँच हजार आठ सय सतासी जना गन्धर्वहरू थिए पश्चिमाञ्चल क्षेत्रमा सबैभन्दा बढ़ी गन्धर्व रहेका छन् भने सारंगीमा शास्त्रीयता हासिल गर्ने पश्चिमाञ्चल पोखराका प्रसिद्ध सारङ्गी वादक खिमबहादुर गन्धर्व एकमात्र शास्त्रीय सारङ्गी वादक हुन् तर उनी यो विद्याहरूलाई सिकाउन चाहन्छन् तर उनकै छोरा पनि पप गीत गाउनतिर लालायत भएकोमा उनी दुखी छन् पोखरा बाटुले चौरका सारङ्गी वादकलाई जनकवि केशरी धर्मराज थापाले एक नयाँ सम्मान र संस्कृति दिए गन्धर्व जातिका रूपमा र यसरी गन्धर्व जातिको एउटा सम्मेलन आयोजना गरियो रेडियो नेपालमा त्यस मार्फत नै धेरै गन्धर्व जातिका गायकहरू सारङ्गी बोकेर काठमाडौँ आए जस्तो पछिल्लो चरणका लोकप्रिय सारङ्गी वादक जंगबहादुर गन्धर्व जो पोहोरको दिन बित्नुभयो फतेमान राजभण्डारी बितेको भन्दा केही दिन अगाडि यस्ता धेरै कलाकारहरू छन् जसले नेपाली संगीत आकाशमा सारङ्गीले साथ दिएका छन् आज तीनै सारङ्गी वादकलाई समर्पण गरेर रामेश र साथीहरूले गाएको यो गीत प्रस्तुत छ पेटका हाम्रा गीतहरू नागै मर्ने गाइने दाइका झुत्रा लुगाहरू हाम्रा गीतहरू हाम्रा गीतहरू भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू हाम्रा गीतहरू नंगई मरने गाइने जाएका दूसरा लुगाहरू हाम्रा गीतहरू हाम्रा गीतहरू भित्तार पर्खालहरू कहारू हमरा जी कहारू गली गली मामिल किए का वास्ता नगरिए का बारू हेला गरिए का मूर्तिकार हारू हमरा गीत हरू हमरा गीत हरू कता कतै छरिएका कविहरू हाम्रा गीतहरू नमर्दै पुरिएका तर जिउँदा तिहानका आवाजहरू हाम्रा गीतहरू हाम्रा गीतहरू भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू हाम्रा गीतहरू नाङ्गै मर्ने गाइने गायिका झुत्रा लुकाहरू हाम्रा गीतहरू हाम्रा गीतहरू राल्फाले संगीत आन्दोलनका सर्जकहरूले तयार पारेको यो गीत रामेश अरिम मंजुल साथीहरूको स्वरमा महाकविको भोका पेटका सारंगीहरू हाम्रा गीतहरू हुन् सारङ्गीलाई अनेक प्रतीकका रूपमा लिइन्छन् अघि नै हामीले चर्चा गर्यौं नेपालमा विक्रम सम्बत दुई हजार अन्ठाउन्न सालको राष्ट्रिय जनगणना अनुसार पाँच हजार आठ सय सन्ताउन्न गन्धर्व जाति थिए पश्चिमाञ्चल क्षेत्रमा सबैभन्दा बढ़ी पाइएको थियो पश्चिमाञ्चल क्षेत्रमा मात्र दुई हजार छ सय त्रिहत्तरको संख्या रहेको थियो त्यसपछि मध्य पश्चिमाञ्चल क्षेत्रमा दुई हजार चौवालिस मध्यमाञ्चलमा तीन सय अठासी पूर्वाञ्चलमा तीन सय तीन र सुदूर पश्चिमाञ्चलमा एक सय आठ जना गन्धर्व छन् मध्य पश्चिमको विकट कर्णाली अञ्चलका जुम्ला हुम्ला कालीकोट मुगु र डोल्पा पाँचवटै जिल्लाका साथै सुदूरको बझाङ र दार्चुलामा गन्धर्वको बसोबास नभएको तथ्याङ्क पाइएको छ दुई क्षेत्रमध्ये पनि मध्य पश्चिममा गन्धर्वको बस्ती बाक्लो छ यस क्षेत्रको दाङ जिल्लामा सर्वाधिक छ सय पन्ध्र सुर्खेतमा चार सय छैसाठी परिवार त्यसपछि बर्दियामा तीन सय सत्र जनसंख्या रहेको छ त्यसै गरी जाजरकोटमा एक सय एकासी बाँकेमा एक सय त्रिहत्तर प्युठानमा एक सय दुई सल्यानमा एकासी दैलेखमा अडचालिस रोल्पामा बत्तीस रूकुममा जना जनगणनाको तथ्याङ्कमा फेला परेको छ तर पनि सारंगी बजाउनेको संख्या दिन प्रतिदिन लोप हुँदै गरेको र सारङ्गीका बारेमा एक गोष्ठी हुनुपर्ने जानकारी पनि वीरबहादुर गन्धर्वले दिनुभएको छ उनी भन्छन् पहिले त गीत सुन्नेहरूको पनि भीड़ लाग्थ्यो आमदानी पनि सोचे भन्दा बढ़ी नै हुन्थ्यो जहान केटाकेटीलाई सन्तुष्ट पारेकै थिए अहिले ज्याला मजदूरीमा काम नगर्दा खान मुस्किल पर्ने गरेको छ हाम्रा सारङ्गी दाईहरूको अवस्था नाजुक हुँदै गरेको यो चर्चासँगै अब नेपाली जातिका महान सारङ्गी वादक झलकमान गन्धर्व जो किर्तिपुरको मत्स्य गाउँमा बस्थे र पोखराको बाटुलेचरमा जन्मेका थिए उनका पिता दुर्गा बहादुर मिजारले संकलन गरेको भनिएको तर यसभन्दा अगाडि यो काली दमाईले संकलन गरेको भनेर स्वीडेनको संगीत संग्रहालयमा रेकर्ड छ र यस गीतलाई झलकमानले पहिलो पटक नाटककार कवि उपन्यासकार चेतन कार्कीको नाटक आत्मा बेचेको छैनमा मञ्चन गरिएको थियो र त्यस नाटकमा यो गीत लोकप्रिय भएपछि झलकमान गन्धर्वलाई गीत रेकर्ड गर्न काठमाडौँ निम्त्याइएको थियो त्यही नाटकमा प्रस्तुत गरिएको झलकमान गन्धर्वको स्वरको यो गीत I'm करौलीको बजारमा चार पैसाको ला छैन घरको स्वामी वित्त जहानलाई थाहा छैन झलकमान गन्धर्वको यो आमैले सोधलिन् यसलाई धेरै पटक धेरैले गाएका छन् तर यसको मौलिक संकलक काली दमाई र त्यसपछि दुर्गा बहादुर परियार र हामीलाई कवि मुरारी सिग्देलले जानकारी दिनुभएको छ आज सारङ्गी विशेष र झलकमानको गीत पहिलो पटक आदरणीय साहित्यकार चेतन कार्कीको आत्मा बेचिएको छैनमा प्रयोग गरिएको थियो भनेर यहाँलाई धेरै धन्यवाद मुरारीजी त्यसै गरी सारङ्गीका बारेमा खोज खनिजका काम धेरै बाँकी छन् तर दुई साल भाद्र एक र दुई गते दलित भित्र गन्धर्व जातिको वर्तमान अवस्था विश्लेषण समस्या र समाधानका लागि विशेष दुई दिवसीय कार्यशाला गोष्ठी भएको बेला सारङ्गीका बारेमा विशेष चर्चा भएको थियो त्यति बेला मालाखेती गाविस तीन अतरिएका बल बहादुर गन्धर्वले सारङ्गी बजाउन छोडेर रिक्सा चलाउनु परेको व्यवस्था पोखेका थिए भने र ठमेलतिर सारङ्गी बजाउने मध्येका चर्चित जंगबहादुर गन्धर्वले पनि सारङ्गीको संरक्षण एकाडेमीले मात्र गरेर हुँदैन राष्ट्रले यसको जिम्मा लिनुपर्छ भनेर आक्रोश पोखेका थिए हामीलाई हाम्रो फेसबुकमा धेरै मित्रहरूले आजको सारङ्गी विशेषका बारेमा टिप्पणी गर्नुभएको छ भने विराटनगरबाट रश्मि आमात्यले आजको कार्यक्रममा मेलवा देवीको तुलसीको पत्रको गीत कति रमाइलो संयोग भनेर लेख्नु भएको छ भने बाला ढकाल लेख्नुहुन्छ मेगा बसमा बसेर सिकागो जाँदैछु कार्यक्रमको मधुरताको साथ साथ साथ लिँदै भनेर लेख्नुभएको छ उहाँले अमेरिकाबाट लेख्नुभएको छ विमल डाङ्गी अमेरिकाबाट लेख्नुहुन्छ आहा आज पनि कार्यक्रम अति नै अविस्मरणीय हुने भयो रामशरण नेपालीको माया कसले दियो नेप्टीलाई लाइटर अनि एउटा कर्खा गीत गन्धर्व गीत सुन्न पाए हुन्थ्यो प्रकाश दाई भनेर लेख्नु भएको छ राजु हुमागाई लेख्नुहुन्छ प्रकाश सर नमस्कार मे, मलाई मेलवा देवीको स्वर हिन्दी फिल्म बैजु बाबरा कि गायिकाको जस्तै लाग्छ धन्यवाद भनेर भन्नुभएको छ दिनेश राउतले आजको पहिलो गीत हरियो भन्नु तुलसी पत्र हाम्रो सन्दीपजीको चयनमा थियो गीत उहाँको टिप्पणी गर्नुभएको छ सुशीला सिलवाजीले पनि हाई मेरो परदेशी प्रीतमलाई नै फेरि कति राम्रो गीत भनेर चयन गर्नुभएको छ देवेन्द्र मानसिंह जो अस्तिको अरूण स्मृति दिवसका दिन लोकप्रिय गायक थिए उनले लेखेका छन् आजको कार्यक्रम कान ठाडो पारेर सुन्दैछु भनेर पाल्पाबाट हाम्रा नियमित श्रोता हाम्रो मित्र राजेश्वर उदय लेख्नुहुन्छ उहाँलाई हिजो अजर अमर गीत सुन्न नपाएकोमा निकै ठूलो पीड़ा पनि भएको छ अजर अमर गीतहरूको एक गीत एक परिचयको एक सय त्रिचालिसौं श्रृंखलाको बारेमा उहाँले लेखेको टिप्पणी म प्रस्तुत गर्ने नै छु र उहाँले झलकमान गन्धर्वको आमैले लिन्ने भन्ने गीतको चयन गर्नुभएको छ आज कार्यक्रमको लागि अनन्त कटवाल सुशीला सिलवाल त्यसै गरी अमरदीप श्रेष्ठ टीका छेत्री वसन्त क्षेत्रीज विनोद कुमार सिन्तान सुभाष ढुंगेल दिनेश न्यौपाने कृष्ण केसीका जोगमेर माझी सावलिन श्रेष्ठ थुप्रैका सारङ्गीका बारेमा टिप्पणी छन् यसलाई क्रमशः वाचन नै छु तर सारङ्गीका बारेमा नेपालमा कमै कविले कमै गीतकारले कविता वा गीत लेखेका छन् हामीले सम्झना गर्नुपर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा पहिलो श्रष्टा थिए जसले सारङ्गीका बारेमा कविता लेखे त्यही कवितालाई नारायण गोपालले गीत बनाएर गाए र यो गीत रेकर्ड भएपछि साहित्यकार अतिरिक्त पाण्डेले संगीतकार शिवशंकरलाई भने तपाईँहरू कविता गीत हुन सक्दैन भन्नुहुन्थ्यो र देख्नुभयो नारायण गोपालले कवितालाई पनि गीत बनाएर गाए तपाईँहरूमा त्यो हिम्मतै छैन भनेर गोदुली संघारै छ कृतिका लेखक अतिरिक्त पाण्डेले यो टिप्पणी गरेको कुरा सम्झना गर्छन् त्यसको धेरै वर्षपछि मात्र कविवर माधव घिमिरले सारङ्गी त रेटे पनि गाउँछ मिठो बोली बोलको गीत लेखे भने त्यसपछि मनबहादुर मुखियाको सारङ्गीको तारले मेरो मनको गीत गाउँछ निकै लोकप्रिय भएको थियो सारङ्गीको धुनले मेरो मनको गीत गाउला भनेर आज जुन गीत हामीले सुन्यौं यसलाई दिलीप थापाले चयन गर्नुभएको थियो र कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनामा रहेको नारायण गोपालको स्वरमा रहेको यो गीतले सम्पूर्ण सारङ्गी वादकलाई सम्मान गर्छ र सम्झना गर्छ तर यो गीतको रेकर्डिङका बेला स्वर सम्राट नारायण गोपालले यसमा एक तारा एक तारे बजाउनका लागि पूर्वाञ्चलबाट जसबीर राईलाई निम्ति आएका थिए तर जसबीर राई यो गीतपछि केही समय चर्चामा थिए र फेरि नारायण गोपालले खोज्दाखेरि उनी यो जगतमा छैनन् भन्ने खबर प्राप्त भयो जसवीर राईलाई पनि श्रद्धाञ्जली सहित नारायण गोपालको यो कालजय गीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दमा सगर भरी छाती चिरी पहाडबाट आए तिना तारे सारङ्गीले छिनभर गीत गाए राजै छिनभर गीत गाए तेरी तेरीलाई मैले छन्द पाए कानबाट हृदयमा आज घुडालाई राजै आज घुडालाई भरे छाती चिरी हो को म टुना गाउँछु आजको म बाला पछिको म खबर दिन्छु खबल दो ज्वाला सबसित रहने जो मिठो राई राई सुत्ने लाई बिझै गाई गाई राजै बिझै गाई गाई सागर भरि छाती चिरी हो आगन आगन डुली डुली सानो रङ्गी चारो मोस जस्तो चमल मुठी मग्न धरी धरो शिशु भैसे बुढा झुल्छन् मेरो सरल गाना मुठी मुठी भरि ल्याए आँसु जस्तो दाना राजै आँसु जस्तो दाना सागर भरि छाती तिरी पहाडबाट आए तिन तारे तारे सिन्दुर गीत गाए राजै सिन्दुर गीत गाए स्वर सम्राट नारायण गोपालको स्वरको यो गीत बज्ने बित्तिकै साहित्यकार अतृप्त पाण्डेले हामीलाई समस अर्थात सरल मोबाइल सन्देश पठाउनु भएको छ वा वा प्रकाश सर क्या गायकी छ दाई नारायण गोपालको के कसैले साहस गर्लान् त यस्तो काव्यात्मक अभिव्यक्तिलाई गीत भनेर गाइदिने र त यसलाई नै यसैले त नारायण गोपाल सधैँ अजर अमर भएर बाँचिरहने एउटा नाउँ हो नेपाली संगीतको सागरमा श्रद्धाले आफ्नो शिर झुकाएर सधैँ सधैँ नमन गरिरहन्छु म नारायण गोपाल दाईलाई भनेर लेख्नु भएको छ अतृप्त पाण्डेजीले त्यसै गरी केशवबहादुर शाहले पनि हामीलाई सन्देश पठाउनु भएको छ सारङ्गीको बारे इतिहास डिटेलमा सुनाइदिनु भएकोमा हार्दिक धन्यवाद साइमी सर भनेर त्यसै गरिकन हामीलाई ट्वीटरमा धेरैले मेन्सन गर्नुभएको छ विशेष गरेर जयसिंह महरा लेख्नुहुन्छ सारङ्गीको धुनमा रम्दा मलाई माग्ने भन्छको चेतना बदलियोस् सारङ्गी बजाउने माग्ने होइन नेपाली संगीतका संरक्षक हुन् भनेर लेखेका छन् भने श्याम रिमालले आर्जो बाजा र सारङ्गीमा के फरक छ व्याख्या हुनु पर्यो समय मिलेमा भनेर चर्चा गर्नुभएको छ पहिलो पटक सारङ्गी झलकमान गन्धर्वले आफ्नै घरको आँगनमा बजाएको देखेको थिए अहिले झलकमान र त्यो आँगन दुवै छैनन् धना पौडेल ट्वीट गर्नुहुन्छ झलक दाईको गीतले आजको रात रंगीन भइगयो दाजैले सोध्लान् खोइ भाइ भन्लान् अंशै बढ़्यो भनिदिए त्यसै गरिकन धना पौडेलकै ट्वीट छ अर्को लेख्नु भएको छ नेपाली जनजीवनमा झुन्डिएको अति लोकप्रिय सारङ्गी गीत सारङ्गीको तारले उहाँले आजको पहिलो गीत हरियो भन्नु तुलसी पत्र पहिलो सुरती परन्तुसम्म नहुने भए के लाउनु पिरती कति भावपूर्ण अभिव्यक्ति भनेर टिप्पणी गर्नुभएको छ भने खुर्पेटोले लेख्नु भएको छ झलकदाईको गीतले आजको रात रंगीन भयो त्यसै गरी बाबै रुन्छन् वर्ष दिन आमा जुगैभरि लाई धन्यवाद धन्यवाद भनेर हिमाल एसपीले पनि झलकमान गन्धर्वलाई हार्दिक श्रद्धाञ्जली सहित आफ्नो टिप्पणी जाहेर गर्नुभएको छ गोपाल खरेलले त्यसै गरिकन श्याम रिमालले पनि र हाम्रो फेसबुकमा पनि हाम्रा धेरै मित्रहरूले टिप्पणी जाहेर गर्नुभएको छ र सबैका पंक्तिहरूलाई आभार व्यक्त गर्दै आजको कार्यक्रममा लालबहादुर गन्धर्व देवबहादुर गन्धर्व बाल गन्धर्व थुप्रैका गीतहरू राख्ने क्रम हुँदाहुँदै पनि आशिष खनालजीको चयनमा तानसिन खसौली गीत राख्ने मन हुँदाहुँदै पनि समयले साथ दिएन शिवराम रायमाजी प्रदीपेन प्रदीप ज्ञान गोपालजी सबैलाई क्षमा माग्दै म यहाँ सारंगी भन्ने बित्तिकै झलकमान गन्धर्वको नाम अगाडि नसारी हुँदैन भन्ने लाग्छ राधा पियारीको बोल वहाँले पनि चयन गर्नुभएको छ सावलिनजीले त्यसै गरिकन दिनेश रावत लेख्नुहुन्छ सारङ्गी बाजा विशेष कार्यक्रम निकै रोचक लाग्यो कार्यक्रम पृथक लाग्यो भनेर आभार व्यक्त गर्नुभएको छ सुभाष ढुङ्गेलजीलाई पनि धन्यवाद यहाँहरू सबैमा स्नेहपूर्वक अभिवादन टक्र्याउँदै कार्यक्रमको अन्त्यमा लालबहादुर गन्धर्व र रामविक्रम सिजापति जो गीतकार पनि हुन् र साथीहरूले गाएको यो अत्यन्त लोकप्रिय सारङ्गी गीत उजेलो भएको छैन झुक्यायो जुन पापी ताराले पायो मैले सुन माया सुनमाया सिन्द्रनामा खसेरी चन्द्रनामा जिम्ला सुन माया निराको मसेरी उजेलो भएको छैन झुकायो जुन पापी ताराले उजेलो भएको छैन झुकायो जुन पापी ताराले यादै र बल्यो सुन माया उजेलो भएको छैन झुक्यायो जुन पापी ताराले सारङ्गी चर्चा यति नै यस कार्यक्रमबाट विदा माग्नुभन्दा अगाडि कार्यक्रमको अन्त्यमा धना पौडेलजीको यो ट्वीटलाई पढ्न चाहन्छु आजको कार्यक्रम अत्यन्त अविस्मरणीय रह्यो हार्दिक धन्यवाद प्रकाशजी सम्पूर्ण टोलीलाई भनेर त्यसै गरिकन हामीलाई फेसबुकमा अन्तिम पटक लेख्नु भएको छ यहाँ बिम्ब प्रकाशले जति सुन्यो उति मिठो झलकमान गन्धर्वको स्वर संगीतको मार्मिक धुन आज सारंगी चर्चा यति नै आगामी आइतबारको कार्यक्रममा हामी विशेष अर्को श्रृंखला लिएर आउनेछौं तर बिहिबार एक विशेष कलाकार र विशेष गीतकारको चर्चा हुनेछ यति भन्दै आज कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज